ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com at office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयं पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना अब खबर विस्तारमा मलेसियामा जारी उन्नाइस वर्ष मुनिको एसएससी एलिड कप क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ प्रतियोगितामा लगातार जित हात पार्ने क्रममा समूह चरणको अन्तिम खेलमा नेपालले आज मलेसियालाई सात विकेटले पराजित गरेको हो मलेसिया भने समूह उपविजेता भएको छ यसअघि नै नेपाल र मलेसिया सेमी फाइनलमा प्रवेश गरिसकेका थिए क्वालालम्पुरको किन्नारा ओभलमा मलेसियाले जितका लागि दिएको सत्तरी रनको झिनो लक्ष्य पूरा चौबिस ओभर चार बलसम्म कुर्नु पर्यो नेपालका हरिशंकर शाह अठाइस तथा निर्मल थापा तीन रनमा नट आउट रहे निश्चल पाण्डे सात अमित मिश्र दश बेभत्सु थापा सत्र रनको योगदान गर्दै पेबिलियन फर्किए टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले बाइस दशमलव चार ओभरमा अल आउट हुँदै उनासत्तरी रन मात्र जोड्न सक्यो मलेसियालाई सस्तेमा समेट्ने क्रममा नेपालका बिना सुकर्णले छ भुवन कार्कीले दुई एगेमान कुमाल र सुशान्त भारीले एक एक विकेट लिए यसअघि नेपालले कतार बहराइन र कुवेतलाई फराकिलो अन्तरमा हराएको थियो एलिड कप क्रिकेट प्रतियोगिताको नवौं संस्करणसम्म आइपुग्दा नेपालले चारपटक उपाधि हात पारिसकेको छ भने हरेक संस्करणमा नेपाली टोलीले सेमी फाइनलसम्म सम्मको यात्रा तय गरेका छन् एलिड कपको आधारमा युए बाहेक एक टोलीले अन्डर नाइन्टिन विश्वकप खेल्न पाउनेछन् युए आयोजकको हिसाबले स्वत अन्डर नाइन्टिन विश्वकप क्रिकेट प्रतियोगिताको लागि छनौट भइसकेको छ व्यापक विवाद र विरोधका बीच अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व मुख्य सचिव लोकमान सिंह कार्की नियुक्त भएका छन् राष्ट्रपति डाक्टर रामप्रण यादवले कार्की सहित तीनवटा संवैधानिक अंगका प्रमुखहरूलाई नियुक्त गर्नु भएको हो नियुक्त हुनेमा अख्तियार प्रमुखमा लोकमान सिंह कार्की लोकसेवा आयोगको प्रमुखमा कोयोदेवी एमी र महालेखा परिषदको कार्य प्रमुखमा भानु प्रसाद आचार्य छन् नियुक्तिसँगै तीनैजनालाई शीतल निवासमा शपथ ग्रहण गराइएको छ राष्ट्रपति कार्यालयमा शपथ ग्रहण भइरहँदा बाहिर विद्यार्थी तथा नागरिक समाजका गुहारले कार्कीको नियुक्तिको विरोधमा चर्को नाराबाजी गरेका थिए यसैबीच प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवा कनकमणि दीक्षित शम्भु थापा चरण पर्साई लगायतलाई प्रहरी पक्राउ गरेको छ राज्यको प्रत्यक्ष शासनकालका मुख्य सचिव कार्कीलाई पहिले सर्वसत्यबाटै अख्तियार प्रमुख बनाउन चार दलले सिफारिश गरेका थिए पछि कार्कीलाई जनआन्दोलनको दमनकर्ता भन्दै नागरिक स्तरबाट विरोध शुरू भएको र अदालतमा समेत मुद्दा परेपछि कंग्रेस र एमाले पुरानो निर्णयलाई फिर्ता लिने प्रयास गरे पनि संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपतिले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्नु भएको हो राष्ट्रपतिले कार्कीको सिफारिशलाई फिर्ता गराउने चर्चा चलिरहेको बेला शीतल निवासले आज बिहान अकस्मात शपथको कार्यक्रम तय गरेको हो बेरोजगार युवा संघ नेपालले मुख्य राजमार्गमा बिहानैदेखि गरेको चक्का जामको कारण यात्रुहरूले शास्ति भोग्नु परेको छ चक्का जामको कारण पूर्व पश्चिम राजमार्ग र नारायणगढ़देखि नागढुङ्गासम्मको सड़कमा गाड़ी चलेका छैनन् काठमाण्डु छिर्ने मुख्य नाका नागढुङ्गा भएर गाड़ीहरू नचल्दा यात्रुहरू अल्पत्रमा परेका छन् बेरोजगार युवाहरूका समस्या समाधान गर्नुपर्ने र रोजगारीको प्रत्याभूति हुनुपर्ने आन्दोलनकारीको माग छ चक्का जामको कारण भरतपुर नवलपरासी काउसोतेको जंगल क्षेत्रमा धेरै सवारी साधनहरू रोकिएका छन् नेकपा एमाले केन्द्रीय समितिको बैठक आजबाट शुरू हुँदैछ पार्टी कार्य बल्खुमा बोलाइएको बैठकमा चुनावी रणनीति जेठबाट शुरू हुने अभियानका विषयमा छलफल हुनेछ बैठकमा आजै अध्यक्ष झरनाथ खनाले राजनैतिक प्रतिवेदन पेश गर्नुहुनेछ प्रतिवेदनमा चुनावी रणनीति अन्य दलहरूसँग हुने तालमेल संविधान सभाको निर्वाचन लगायतका विषय समेटिएका छन् एमाले प्रवक्ता प्रदीप गेवालीले आजदेखि शुरू हुने बैठक मुख्य गरी चुनावी रणनीतिका विषयमा छलफल हुने जानकारी दिनुभयो नलप्रासीको माकरमा गैराती गाड़ीको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ नम्बर नखुलेको गाड़ीले ठक्कर दिँदा लो सात प सात तीन सात पाँच नम्बरको मोटरसाइकलमा सवार माकर चारका उन्चालिस वर्षीय बलिराम चौधरी र तेइस वर्षीय कृष्ण चौधरीको ज्यान गएको हो बलिरामको घटनास्थलमा नै र कृष्णको बलिराम बलिरामको घटनास्थलमा नै र कृष्णको पृथ्वी चन्द्र अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरले जनाएको छ प्रहले ठक्कर दिने गाडीको खोजी गरिरहेको छ मानवीय सेवाको एक सय पचास वर्ष भने नाराको साथ विश्व रेडक्रस दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ रेडक्रसका संस्थापक हेनरी डुनाको जन्मदिन मे आठलाई संसारभर रेडक्रस दिवसका रूपमा मनाइने गरिन्छ Thank नाइजेरियाको उत्तरपूर्वी पूर्वी बोर्ने राज्यमा इस्लामिक अतिवादी समूह बोको हराम र सुरक्षाकर्मी बीचको भिडन्तमा पचपन्न जना भन्दा बढ़ीको मृत्यु भएको छ बोर्नो राज्यको बामा शहरमा सुरक्षाकर्मी र विद्रोही बीचको झडपमा उनीहरूको मृत्यु भएको हो अत्याधुनिक हात हतियारले सुसज्जित बोको हरामका लडाकुहरूले स्थानीय प्रहरी चौकी र कारागारलाई मुख्य निशाना बनाएका थिए विद्रोहीको आक्रमणमा परि बाइस प्रहरी चौध जना कारागार सुरक्षाकर्मी दुई सैनिक तथा चारजना सर्वसाधारण मारिएको अन्तर्राष्ट्रिय संसारमा माध्यमले जनाएका छन् बंगलादेशको विपक्षी पार्टीहरूले आज र भोलि दुई दिने विदेशव्यापी हड़ताल आह्वान गरेका छन् आज बिहान छ बजेदेखि शुरू भएको राष्ट्रव्यापी हड़ताल साँझ छ बजे मात्र सकिने बताइएको छ यसअघि आइतबार सोमबार भएको विरोध प्रदर्शनमा भएको दमन र हत्याको विरोधमा राष्ट्रव्यापी हड़ताल आह्वान गरेको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टी बीएनपी का प्रवक्ता खन्दाकेर मोशरफले बताउनुभयो बंगलादेशको राजधानी ढाकामा निन्दकलाई कड़ा कार्यवाही गर्ने कानूनी व्यवस्था लागू गर्न माग गर्दै इस्लामिक प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा अडतिस जनाको मृत्यु भएको थियो र इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज एक मात्र खेल हुँदैछ बेलुका सोह्र आठ बजेपछि हुने खेलमा पहिलो स्थानमा रहेको चेन्नई सुपर किङ्स र पाँचौं स्थानमा रहेको सनराइजर्स हैदराबाद भिड्नेछन् चेन्नईको बाह्र खेलबाट अठार अङ्क छ भने हैदराबादको एघार खेलबाट चौध अङ्क छ चेन्नई आजको खेल जित्दै दोस्रो स्थानमा रहेको मुम्बई इण्डियन्ससँग चार अङ्कको दूरी बनाउने कोसिसमा रहनेछ भने हैदराबाद चेन्नईलाई पराजित गर्ने दाउमा रहेको छ गैराती भएको खेलमा मुम्बई इण्डियन्स विजय भएको छ वानखडी स्टेडियम मुम्बईमा भएको खेलमा घरेलु टोलीले कोलकाता नाइट राइडर्सलाई पैसठी रनले पराजित गरेको हो हवस् त बिहान एघार बजेको अर्पण खबर सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस अय्या बा अय्या मरिनी आमा पटक सोध्न